भरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई विगत लामो समयबाट एउटै मालामा गाँच्ने हाम्रो प्रयास कार्यक्रम मुक्तक मालाको प्रयास आज पनि कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा कविताजी हुनुहुन्छ म छु मदन भण्डारी हामी रहनेछौँ एघार बजीसम्म तपाईँको रेडियो सेटमा तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइलको प्ले स्टोरमा गएर रेडियो भिजनको एप डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ श्रोता उठाएनन् खुट्टा उठाएनन् हात आफ्नाहरूले उठाएनन् खुट्टा उठाएनन् हात आफ्नाहरूले खै किन यसरी गरिरहेका हात आफ्नाहरूले कारण दुश्मन खोज्न पनि दूर पुग्नै परेन सदैव देखाइरहन्छन् औकात आफ्नाहरूले सदैव देखाइरहन्छन् औकात आफ्नाहरूले ओहो यो बडो गजबको मुक्ता कमल सरवरजीको धादिङ भूमेस्तान नौ गैरी गाउँ उहाँको घर हो हाल उहाँ कोलालम्पुर मलेसियामा हुनुहुन्छ मुक्तकार कमल सरोवरजीका यिनै स्वादिला मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाइमा पनि तपाईँहरूले नि पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू मसँग छन् तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पोस्ट गर्नुभएको छ मेसेज गर्नुभएको छ कार्यक्रममा म आलो पालो जोड्दै जानेछु धेरै मुक्तक मनहरूले हाम्रो मुक्तक चाहिँ कार्यक्रममा किन यति ढिला प्रसारण भएको होला किन नआएको होला भनेर प्रतिक्रिया पनि बाँड्नुभएको छ म आलो फालो जोड्दै जानेछु हामी सँगै रहनुहोला र यही माया यसरी नै आगामी दिनहरूमा पनि दिइरहनुहोला कार्यक्रममा म श्रोता मुक्तक नै बोलौँ होला पुराना घाउहरू फेरि नबल्झाइदेऊ बिन्ती गर्छु पुराना घाउहरू फेरि नबल्झाइदेऊ बिन्ती गर्छु यादहरूको सङ्गालो नपठाइदेऊ बिन्ती गर्छु वर्षौँ भयो हामीहरू छुटिएर बसेको तर ईश्वर उनको बारेमा राम्रै सुनाइदेऊ बिन्ती गर्छु ईश्वर उनको बारेमा राम्रै सुनाइदेऊ बिन्ती गर्छु यसरी बिन्ती ईश्वरसँग बिसाउँदै हुनुहुन्थ्यो मुक्तकार सुरज विका निर्दोषी लयाटी सात तप्सी उहाँको घर हो हाल उहाँ मुम्बई भारतमा हुनुहुन्छ सुरज विक निर्दोषी पनि नियमित रूपमा यसरी नै कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग शान्त प्रसाद निष्ठुरीजीको घरका भित्ता पोत्नुपर्छ सक्छौ कि सक्दिनौ घरका भित्ता पोत्नुपर्छ सक्छौ कि सक्दिनौ चुँदा छानु ओत्नुपर्छ सक्छौ कि सक्दिनौ मायाले मात्रै खाना लाउन पुग्दो रहेन सहेर म नभएमा जोत्नुपर्छ सक्छौ कि सक्दिनौ म नभएमा जोत्नुपर्छ सक्छौ कि सक्दिनौ ओहो हो शान्त प्रसाद निष्ठुरीजी तुलसीपुर सदाङ उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ मुक्तक मालामा यसरी आउनुभयो अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक श्रोता बाबु विवशीको राम्रो होस् वा नराम्रो सम्बन्ध घरिघरि गाँसिँदैन राम्रो होस् वा नराम्रो सम्बन्ध घरिघरि गाँसिँदैन पैसाको लोभ र लालच देखाउँदैमा तल झरी गाँसिँदैन किन औकात देखाउँछु आफैलाई मान ठान्नेहरू हो जति ठूलो भए पनि सिस्नुको पातको टपरी घाँसिँदैन जति ठूलो भए पनि सिस्नुको पातको टपरी घाँसिँदैन बाबु विवशीको यो मुक्तक ओखलढुङ्गाबाट बाबु विवशी यसरी आउनुभयो मसँग दिलीप साम्पाङ आँसुजीको मुक्तक अर्को रहेको छ श्रोता कहिले जीवन बिताएँ अभावै अभावमा कहिले जीवन बिताए अभावै अभावमा कहिले जीवन अल्छिएँ तनावै तनावमा उनले छोडेपछि उनको याद बुलाउन अहिले जीवन बित्दैछ सराबै सराबमा अहिले जीवन बित्दैछ सराबै सराबमा जीवनलाई सराबी बाटोतिर नलगेर उज्यालो बाटोतर्फ चाहिँ मोड्नुपर्छ होला दिलीप साम्पाङ आँसुजी मिठो मुक्तक लेखेर पठाउनुभयो समालबुङ छ सङ्गम बस्ती इलाम उहाँको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नुहोला मसँग निरीह राजेन्द्रजीको मुक्तक रहेको छ शहीद लखन थापा गाउँपालिका उहाँको घर हो निरीह राजेन्द्र थापाजीका मुक्त खराबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता दुनियाँ साँच्चै दङ्ग हुन्छ हेरिराख दुनियाँ साँच्चै दङ्ग हुन्छ हेरिराख हाँसो खुसी उमङ्ग हुन्छ हेरिराख तिम्रो आगमन होस् त मेरो घरमा तारा जुन मसँग हुन्छ हेरिराख तारा जुन मसँग हुन्छ हेरिराख हर्षले मन मेरो झुमेको छ हर्षले मन मेरो लागेको छ आज तारा शरीर भरे खुसीको लहर छाएको छ हर्षले मन मेरो झुमेको छ जीवनमा नयाँ घाम लागेको छ आज सारा शरीर भरे खुसीको लहर छाएको छ हर्षले मन मेरो झुमेको छ सारा शरीर भरि खुसीको लहर छाएको छ हर्षले मन मेरो झुमेको छ निरीह राजेन्द्रजीका मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हुनुहुन्छ तपाईँहरू आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु चम्किलो हाम्रो जोडी चमचम बनाएर चम्किलो हाम्रो जोडी चमचम बनाएर बसौँ भन्थ्यौ सधैँ प्यारको मौसम बनाएर उखु चाहिँ चबाइरह्यो चुसिरह्यो मिठो हुन्जेल तितो लाग्यो फ्याँकी गयो चुइगम बनाएर तितो लाग्यो फ्याँकी गयो चुइगम बनाएर मैले श्रोता कार्यक्रममा अर्को मुक्तक जोडेँ यो मुक्तक सञ्जय घिम्रेजीको पाणिनी गाउँपालिका पाँच मैदान उहाँको घर हो हाल उहाँ थेगु दक्षिण कोरियामा हुनुहुन्छ सञ्जय घिम्रेजी पनि बडो मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ कार्यक्रम मुक्तक मालामा यसरी नै कार्यक्रममा म अर्को एउटा मुक्तक राख्दैछु मसँग मुक्तक छ तरल तेजीको झुन्ड्याएको छु कोठामा चित्त बुझाएको छु झुन्ड्याएको छु कोठामा चित्त बुझाएको छु हेरेर मैले त्यही फोटामा चित्त बुझाएको छु अरे तिमी टुहुरिए भने किन रुँदै बस्छौ छैनन् मेरा पनि बाआमा चित्त बुझाएको छु छैनन् मेरा पनि बाआमा चित्त बुझाएको छु तरल तेजीले सन्देश मुक्तकमा यसरी बाँड्नुभयो मलाई दह्रो बनाउन आह्वान गर्नुभयो जो यो दुःखमा गुज्रिँदै हुनुहुन्छ उहाँहरूलाई पनपा छ खेत डडेलदुरा उहाँको घर हो हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग इलामे चेली सुजात राई सानुजीको अन्जान मान्छे आइसाइनु गोडेर जान्छन् अन्जान मान्छे आइसाइनु गोडेर जान्छन् अनि अनौठो नाता सम्बन्ध जोडेर जान्छन् सम्बन्ध जोड्नेहरूसँग डर लाग्छ यसकारण किनकि जोड्नेहरूले नै नाता तोडेर जान्छन् किनकि जोड्नेहरूले नै नाता तोडेर जान्छन् इलामे चेली जात्रा सानो इलामे चेली बनिसकेपछि मैले भन्नै परेन उहाँको घर पक्कै पनि इलाममा नै छ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ अनुराग रविन्द्रजीको न औजार भेटिन्छ न काम भेटिन्छ न औजार भेटिन्छ न काम भेटिन्छ न सोचे जस्तो नेपालमा दाम भेटिन्छ अनि किन गर्छन् यी मिडिया प्रचार स्वदेशमै पाखुरी चलाउ तमाम भेटिन्छ स्वदेशमै पाखुरी चलाउ तमाम भेटिन्छ अनुराग रविन्द्रजी सम्भावनाका ढोका हुँदै नभएको चाहिँ होइन छ आफूले पहिचान गर्नुपर्छ सुर्खेतबाट उहाँले यो मुक्तक पठाउनुभयो सँगै लेख्नुहुन्छ मलाई यो मुक्तकमाला खुबै मनपर्छ अझ सबैभन्दा मनपर्ने त कार्यक्रम प्रस्तुता मदन भण्डारीको शैली अनि बोली आभारी छु मुक्तकमालाप्रति सधैँ यसरी नै तपाईँको कार्यक्रम अगाडि बढिरहोस् लाखौँ लाख शुभकामना मेरो भन्नुभएको छ यो मिठो सँगै मुक्तक लेखेर पठाउनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ रसिक रश्मि निर्जीको तिम्रै लागि आँखाबाट पानी झरिदिन्छ तिम्रै लागि आँखाबाट पानी झरिदिन्छ चुडिएको पिला जिन्दगानी झरिदिन्छ मैले सोधेँ रातको जुन तारालाई किन हर बिहान तिम्रो जवानी झरिदिन्छ किन हर बिहान तिम्रो जवानी छरिदिन्छ रसिक रश्मि निर्जीको यो मुक्तक सिन्धुपाल्चोक मेलाम्चीबाट उहाँले हामीलाई मुक्तक पठाउनुभयो त्यस्तै श्रोता मसँग गणेश बोहरा अनुरागीजीको अर्को एउटा मुक्तक रहेको छ देख्यौ मलाई साधारण कहिल्यै बुझिनौ देख्यौ मलाई साधारण कहिल्यै बुझिनौ र यो दिलको प्रसारण कहिले बुझिनौ हरेक रात भट्टीमा रात बिताएँ देख्यौ तर यो पिउनुको कारण कहिले बुझिनौ तर यो पिउनुको कारण कहिले बुझिनौ ओहो हो बुझ्नुपर्ने भए बुझ्नेले गणेश बोहरा अनुरागीजी बजाङमाको घर हो हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ अब नै श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक राज समर्पण साईजीको रहेको छ उहाँको घर जाजरकोट हो राज समर्पण साईजीका मुक्त खराबरेसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिम्रै यादमा काकाकुल झैँ छटपटिएको देख्छु तिम्रै यादमा काकाकुल झैँ छटपटिएको देख्छु मेरो भए फर्का बाँच्ने आधार सकिएको देख्छु न भोक छ न प्यास छ बस डर मात्र छ मनमा हर रात अचेल एउटै सपना बिछोडिएको देख्छु हर रात अचेल एउटै सपना बिछोडिएको देख्छु सपनी राम्रो देखिन दिपनीमा भेटिन सपनी राम्रो देखिन दिपनीमा भेटिन कसले के के सुनाइदियो सा माया छौका कले जुनै चुडाएर गयो कहाँ बोलाउ भने कहाँ छौका भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल तिमी बिना जिउन गाह्रो तर्किएर एक पल पनि बाँच्न साह्रो हो तिमी बिना जिउन गाह्रो हो तर्किएर एक पल पनि बाँध्न साह्रो भयो आत्मसमर्पण समर्पण साईजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो मुक्तक माला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरणा श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com पेचित गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ आजको यो बसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा जोडिरहेको छु श्रोता तारा खोज्न हिँडेछु जुन खोज्न हिँडेछु तारा खोज्न हिँडेछु जुन खोज्न हिँडेछु सारङ्गी बिनाको धुन खोज्न हिँडेछु छँदै थियो एक थोप्रो अमूल्य माटो म पागल खाडीमा सुन खोज्न हिँडेछु म पागल खाडीमा सुन खोज्न हिँडेछु ओहो यो गजबको मुक्तक जय सङ्घर्ष सङ्गमजीको दिपाल डोटी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ उहाँ मुक्तकमा भन्दै हुनुहुन्थ्यो देशमै सम्भावनाका ढोकाहरू प्रशस्तै खुल्ला छन् तरै पनि कसरी कसरी परदेशमा आइपुगेछु अबका दिनहरूमा स्वदेशमै केही गर्ने चाह हुनुपर्छ जय सङ्घर्ष सङ्गमजीको यसरी जय सङ्घर्ष सङ्गमजी कार्यक्रम मुक्तक मालामा फेसबुकको बाटो हुँदै आउनुभयो कार्यक्रममा म मुक्तक नै लिन्छु श्रोता मसँग मुक्तक छ अर्को मुक्तक म लिँदैछु सन्ध्या सापकोटाजीको खाँबो मकिएको थियो छानु सल्किएको थियो खाँबो मकिएको थियो छानु सल्किएको थियो झुपडी फेरि उठाउन खोज्दा जीवन ढल्किएको थियो जोगाएर राख्न सकिन हजुर बुबाको सम्पत्तिलाई त्यसमा मेरो पुर्खाको विगतको कथा झल्किएको थियो त्यसमा मेरो पुर्खाको विगतको कथा झल्किएको थियो यो मार्मिक मुक्तक सन्ध्या सापकोटाजीको हाल उहाँ लेबनानमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ दिनेश कुमार छेत्रीजीको कसले देखेको छ दुःख पीरखाडीमा कसले देखेको छ दुःख खाडीमा चर्को घामले फोलेको छ शरीर खाडीमा आफ्नो देशमा रोजगारीको केही टुङ्गो छैन कतिन जेलपो ठगिने हो तकदिर खाडीमा कतिन जेलपो ठगिने हो तकदिर खाडीमा दिनेश कुमार छेत्रीजीले मुक्तकमा यसरी लेख्नुभयो जय सङ्घर्ष सङ्गमजीको मुक्तकको विपरीत लेख्नुभयो बडो मिठो तरिकाले उहाँले रावतकोट दुई दैले कर हाल बिरान मुलुक साउदी अरबबाट हामीलाई लेखेर मुक्तक पठाउनुभयो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ मदन आचार्य अभागीजीको बर्सातमा चुहिन्छ पानी घरको धुरीबाट बर्सातमा चुहिन्छ पानी घरको धुरीबाट बचाउन गाह्रो पो चुप्रो हावाहुरीबाट अचम्म छ कसैले चलाउँछ भ्रष्टाचार गरी कसैले चलाउँछ परिवार मजदुरीबाट कसैले चलाउँछ परिवार मजदुरीबाट मदन आचार्य अभागीजी झापाका मुक्तकार आउँदै गर्नुहुन्छ यसरी नै हाम्रो कार्यक्रममा अर्को मुक्तक छ श्रोता मसँग मोहन भाग प्रवासी मनोजीको छातीभित्र याद बल्झाउने खत बसेपछि छातीभित्र याद बल्झाउने खत बसेपछि उनलाई सम्झी टोलाउने आदत बसेपछि कसरी नयाँ जीवन सुरुवात गर्नु महाशय आँखाको नानी मुटुको धड्कनमा विगत बसेपछि आँखाको नानीमा मुटुको धड्कनमा विगत बसेपछि मोहन बाघ प्रवासी मनोजी बजङका मुक्तक मन हाल उहाँ प्रवासमा हुनुहुन्छ कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता विवश रिम पुन्जीको झुटो कसम कहिले र मैले झुटो कसम कहिले र मैले चोखो माया गर्दा के पाएँ मैले अति विश्वास गर्थेँ तिमी माथि व्यर्थै भयो बरै माया लाएर मैले व्यर्थै भयो बरै माया लाएर मैले ओहो विवश रिम्पोन्जी बर्दिया बाँसगढी उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग रुद्र कणेलजीको मुक्तक रहेको छ रुद्र कणेल आदर्शजीको हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको नेपालको ठेगाना राप्ती साथ चितवन रहेको छ राप्ती साथ चितवनका मुक्तकार रुद्र कणेल आदर्शजीका मुक्त घरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता खुसी भन्दा पीडा धेरै भागमा परेपछि खुसी भन्दा पीडा धेरै भागमा परेपछि दुःख मात्र जतिखेरै भागमा परेपछि आँखा पनि पानीको मुहान जस्तै भाष बगिरहने आँसु मेरै भागमा परेपछि बगिरहने आँसु मेरै भागमा परेपछि चाहे माथि छ छातीभित्र खोजेमा बल दिन रुद्र कणेल आदर्श सिका मुक्त यो गीत मैले कार्यक्रम मुक्तक मालामा राखेँ श्रोता आजको यो बसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु चाहिँदैन उपहार मिठो बोली वचन नै काफी छ चाहिँदैन उपहार मिठो बोली वचन नै काफी छ म प्रति समर्पित तिम्रो सच्चा मन नै काफी छ जुन खसाल्नु पर्दैन काखमै बसाल्नु पर्दैन प्रिय मेरो नाममा धड्किदिने थियो धड्कन नै काफी छ मेरो नाममा धड्किदिने थियो धड्कन नै काफी छ जुन खसाल्नु पर्दैन काखमै बसाल्नु पर्दैन प्रिय मेरो नाममा धड्किदिने थियो धड्कन नै काफी छ यो मिठो यो गुलियो मुक्तक मनिषा राई कार्कीजीको नुहाको ढुवाको घर हो हाल उहाँ साइप्रसमा हुनुहुन्छ मनिषा राई कार्कीजीले बडो मिठो मुक्तक हामीलाई लेखेर पठाउनुभयो कार्यक्रममा म अर्को मुक्तक लिइहाल्छु मसँग मुक्तक रहेको छ सिपालु राजेन्द्र नकालजीको दुनियाँको तमासा देखेर मलाई दुखी बनाउँछ दुनियाँको तमासा देखेर मलाई दुखी बनाउँछ आफ्नै मनको आशा देखेर मलाई दुखी बनाउँछ यो यस्तो उस्तो भनेर टिप्पणी गर्ने हामीहरूको यो कुण्ठित भाषा देखेर मलाई दुखी बनाउँछ यो कुण्ठित भाषा देखेर मलाई दुखी बनाउँछ सिपालु राजेन्द्र नकालजी आला रुकु मुहाको घर हो कार्यक्रममा म अर्को मुक्तक लिँदैछु मसँग मुक्तक छ निर्दोष नरेश परियारजीको स्वार्थी रहेछ संसार खै कसलाई भनौँ स्वार्थी रहेछ संसार खै कसलाई भनौँ धोका दियो यार खै कसलाई भनौँ भगवान् सम्झी पुजेकै हुँ पत्थरलाई पनि सुन्दैन सुनेन मेरो पुकार खै कसलाई भनौँ सुन्दैन सुनेन मेरो पुकार खै कसलाई भनौँ निर्दोष नरेश परियारजी डोटी उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग वीरेन्द्र सुवेदीजीको बहुमूल्य त्यो हिरामोती फोर्न नसकेर बहुमूल्य त्यो हिरामोती फोर्न नसकेर आफ्नो भाग्य रेखा आफै कोर्न नसकेर उसले आत्महत्या गर्नुको कारण बुझियो बिहान बेलुका हातमुख जोर्न नसकेर बिहान बेलुका हातमुख जोर्न नसकेर ओहो वीरेन्द्र सुवेदीजी हिलिहाङ गाउँपालिका सात पाँच तर उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ अर्को मुक्ताक मुकुन्द कृष्ण थापाजीको श्रोता मसँग रहेको छ फुलपाती लट्टु थालीमा लानु पर्दैन फुलपाती लट्टु थालीमा लानु पर्दैन व्रत बसी पानी मात्रै खानु पर्दैन गरिब असहाय अशक्तको सेवा गर धर्म गर्न मन्दिर जानु पर्दैन धर्म गर्न मन्दिर जानु पर्दैन हो नि है गरिबको असहायको अशक्तको सेवा गरे पक्कै धर्म कमाउन मन्दिर जानु पर्दैन मुकुन्द कृष्ण थापाजीको यो मुक्त खोटाङ उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ अर्को मुक्त लिँदैछु श्रोता मसँग मुक्त छ रुबी सत्यालजीको पहिले हटाइयो फेरि सिमानामा उसैलाई खटाइयो पहिले हटाइयो फेरि सिमानामा उसैलाई खटाइयो सत्य न्यायका पाठ कुन्नी के को हो मन्त्र रटाइयो फेरि रहन्छ माली हे प्यारा सुकुमल फुलहरू हो धेरै खुसी हुनु पर्दैन हेर फेरि तिम्रै घाँस कटाइयो धेरै खुसी हुनु पर्दैन हेर फेरि तिम्रै घाँस कटाइयो रुबी सत्यालजी काठमाडौँ उहाँको घर हो हाल उहाँ जापानमा हुनुहुन्छ सम्भवतः पहिलोपटक हुनुपर्छ हाम्रो कार्यक्रममा आउनुभएको पहिलोपटक नि होला है रुबीजी अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग ख्याम समलागाईजीको मुक्तक रहेको छ मोरङ उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ ख्याम मुक्त मुक्तकरपरिसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता बिदाईमा सिरामाको पाउमा राखेर बिदाईमा सिरामाको पाउमा राखेर ज्यान परदेशमा मन गाउँमा राखेर छुट्टिएको हुँ बाध्यताले परिवारसँग भएको घर जग्गा साउको नाउँमा राखेर भएको घर जग्गा साउको नाउँमा राखेर समलगाईजीका मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका रसिला कसिला चोटिला फुर्तिला मुक्त खराबहरू लिँदा लिँदै कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू मसँगै छन् अर्को पालाको बसाइमा पक्कै जोड्नेछु हामी सँगै रहनुहोला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउनु मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने Muktak Mala at the rate Gmail dot com एमयुकेटिएकै मुक्तक एमएलए माला Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया पठाउन सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि सोचै पोस्ट गर्न सक्नुहुन्छ मेसेज गर्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनको निमित्त कविता श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्री जय मुक्ता मुक्त गमा लाउन मर्ने पनि अर्को जुनी तिमीलाई पाउन ಕರ್ಣಿ ಮುಟ್ಟುಲೆ ಹೋ ನಿಧಾರೆ ಹೈನಾ ಸುನ ಮಾಯ ಕರ್ಣಿ ಮುಟ್ಟುಲೆ ಹೋ ನಿಧಾರೆ ಹೈನಾ ಸುನ ಮಾಯ ಕರ್ಣಿ ಮುಟ್ಟುಲೆ ಹೋ ನಿಧಾರೆ ಹೈನಾ ಮಾಯ ಕರ್ಣಿ ಮುಟ್ಟುಲೆ ಹೋ ನಿಧಾರೆ ಹೈ